राजघाट भोले आँसु पोछ्न पर्दैन बरो आँसु पुछ्न पर्दैन घरो हेर हो मलाई निष्ठुरी म निष्ठुरीमा सोच्न पर्दैन पर्दै Hare

thank you हुन्छ आँसु पुछ्न पर्दै झै हुन्छ आँसु पुछ्न पर्दैन भरो just आफ्नो छोडेर गएली छोडेर गएली दुई मुटुको बिछोड भएली आँसु पुछ्न पर्दैन घरो आँसु पुछ्न पर्दैन